कसले तिमलाई सुनायो म देखि कसले टाढा बनायो हो के कुरा कसले तिमलाई सुनायो म देखि कसले टाढा बनायो भन्दा मनलाई सुन पहिले नसताऊ न तडपाऊ न के कुरा कसले तिमीलाई सुनायो मदेखि कसले टाढा बनायो याद गर तिमी ती बाचा बन्धन बन्धन भेटु भेटु लाग्छ हेर्नलाई ती नयन जुनी तिमी सहारा कुरा कसले तिमलाई सुनायो मदेखि कसले टाढा बनायो हाम्रो चोखो माया नभुला है कहिले दुनियाँलाई भन्दा मनलाई सुन पहिले न सताओ न तडपा कसले तिमलाई सुनायो मदेखि कसले टाढा बनायो